कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजयी नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूको आज एक सय छ अंकको श्रृंखलामा प्राविधिक मित्र सन्दीप सशिन्द्र गौतम नेपथ्यका सहयोगी सुफल काफ्लेका साथमा यो प्रस्तोता प्रकाश सामीको सादर अभिवादन आजको कार्यक्रम सबै संचारकर्मीहरू जो सही समाचार सम्प्रेषण गर्न दौड़िरहेका छन् जीवनदान गरिरहेका छन् सम्पूर्ण कलमजीवीहरू जो सही र सत्य कुरा लेख्न दौड़िरहेका छन् सम्पूर्ण मसीजीवीहरू जो आफ्नो पेशा र धर्मलाई इमान्दारीपूर्वक निभाउन सक्रिय छन् र सम्पूर्ण राष्ट्र सेवक प्रहरीहरू सैनिकहरू र विशेष गरेर नागरिक प्रशासनका व्यक्तिहरू सही र सत्य कुराले बचाउन सकिने देशलाई भत्किनबाट बचाउन सकिने देशलाई बचाइरहेका छन् सबभन्दा बढ़ी नागरिक प्रहरीहरू जसले आज भूकम्प आउँछ भनेर भ्रामक खबर फैलाएर जनत्रास फैलाइरहेका दुई कपूतलाई पक्रेर पिटपाट पारेर प्रहरीमा बुझाए ती महान व्यक्तिहरूप्रति पनि जसले साँच्चै नै यो भ्रमबाट अहिले तनाव पैदा गरिरहेका थिए त्यस्ता नालायक व्यक्तिलाई पक्रेर प्रहरीमा बुझाएका छन् तिनीहरूलाई पनि सलाम भन्दै आजको कार्यक्रम शुभारम्भ गर्न चाहन्छौ शुभारम्भमा एउटा सानो चर्चा हाम्रा एक मित्रले आफ्नो ट्वीटरमा मेन्सन गर्नुभएको छ पैसा शुभकामना विदेशीले देलान् तर काम हामीले नै गर्नुपर्छ माया हाम्रै हो देशप्रति त्यसैले पैसाको खोलो देखेर खुशी नहौं आफ्नै भावना जगाऊ प्रेम बगाऊ यही कामना गरेका छन् हाम्रा मित्र मुरारी सिगदेलले र मुरारी सिगदेलकै भावनासँग मेल खाने यो गीत स्वर सम्राट नारायण गोपालको स्वरबाट आजको अजर अमर गीतको अंक शुभारम्भ गर्दछु अरू காத்மா Güzel mi? नेपालीलाई जगाउने यो गीतमा स्वर स्वर सम्राट नारायण गोपालको संगीत नारायण गोपालकै शब्द श्यामदास वैष्णवको यो गीतलाई चयन गर्नुभएको थियो कवि मुरारी सिक्तेलले जसले केही दिन अघिदेखि आफ्नै हातले लेखिएको कालो अक्षरको पाम्प्लेट बोक्दै हिँड्दै भनेका छन् भ्रामक खबर नफैलाउ महामारीबाट जोग्यौं र उनले बारूङ यन्त्रका पर्खालमा र जहाँ जहाँ टेन्ट लगाइएको छ त्यहाँ आफ्नै हातले लेखिएको पाम्पलेटको फोटोकपी बाँड्दै हिँडेका छन् एउटा मान्छेले गर्न चाहे नहुने के छ यही सोच बनाएका छन् उनले तर कोही कोही भ्रामक खबर फैलाएर हिँडिरहेका छन् हुन त भूकम्प आउँदा सबभन्दा पहिला कुकुरले भुक्छ भन्थे तर आजकल मान्छे नै कुकुरको रूपमा अवतरण हुन थालिसकेपछि त्यस्तो भ्रामक खबरले तनाव पैदा भएको छ कहिले भक्तपुर कहिले चितवन कहिले सुकेधारा कहिले कपन सबैतिर यो तनावले आज चार बजेपछि फेरि एउटा अविश्वासको जालो फैलायो कैयौं भूकम्पविदहरू बोलिरहेका छन् एकपटक ठूलो भूकम्प आइसकेपछि प्रकम्पन मात्र आउने हो भनिरहेका छन् तर एउटा झुटका अगाडि धेरै शक्तिहरूको हार हुँदो रहेछ यही व्याख्या गरिरहेका छन् काठमाडौँ उपत्यकाका तीनै शहर भक्तपुर ललितपुर काठमाडौँ सबभन्दा पहिला त्रस्त बनायो यी शहरका कैयन गर्वशाली प्रतीकहरू विश्व सम्पदा सूचीमा रहेका कृतिहरू ध्वस्त भए जसका लागि मान्छे फोटो खिच्न आउँथे सेल्फिजहरू खिच्थे झुमिन्थे पर्यटकहरू तानिन्थे यो सबैलाई नाश गर्न हाम्रै व्यापारीहरू हाम्रै व्यवसायीहरूले बडा गलत सपना देखे असन बजार अझै पनि सुरक्षित छ किनकि त्यसको छेउमा रानी पोखरीको पानी त्यसै गरी सुरक्षित छ घण्टाघर नब्बे सालमा घण्टाघर र धरहरा दुवै लडेका थिए तर यसपालि धरहरा लड्यो धरहराको छेउको सुकेदा सुनधारा सुकिसकेको छ अब त्यो सुके धारा भइसकेको छ सुनधारालाई सुकाए त्यहाँ छेउछाउ बनेका विशाल कंकडका भवनहरूले ती भवनहरूले सुनधारामा आउने सुनौलो पानी सुकायो धरहरा सुखा जमिनमा उभिरहेको थियो र यी सबैका जिम्मेदार हाम्रै द्रव्यमुखी सोच नै थियो नेपाल शहर घुम्न आउने ती पर्यटकहरू ती नयाँ दृष्टिहरू नयाँ पाइलाहरूलाई रोकाएको छ यही विनाशले हेर विचार रंग गारा टाढा बाटो जानु मना आइले नगारा टाढा बाटो जानु मना आइले नगारा हेर आइले नगारा नेपालको सहारा हेर्नु पका मेतिर हरा जमदार समाज पर राजा रानी माल न अरे न पारो बूढ़ा बुढी बाबू अमा बस भउ धेरा बुढा ॿुढी बाबू अ मां बस भउ धेरा खेतीपाती बिग्रियो बने बर्सौँ खाने केरा खेतीपाती बिग्रियो बने बर्सौँ खाने केरा सब्जी फरदा औली अहिले जोड नगारा सब्जी फरदा औली अहिले जोड नगारा केरा जोड नगारा नेपालको सहारा डुल्यो अनि खेती नहारा कुडी कसवरे पनि टुँडी खेलको वरिपरि बिजुलीको घेरा टुँडी खेलले गर्दा आज धेरै जीवनहरूलाई सुरक्षित अवतरण गर्न सहायक बनाएको छ योग गुरु रामदेव पहिलोपटक काठमाडौँ आउँदा भन्थे यस्तो विशाल शहरको बीचमा यति ठूलो भूभाग खाली भएको मैले पहिलोपटक देखे भनेर उनले उद्बोधन गरेका थिए दोस्रो पटक आउँदा उनले त्यही देख्नु पर्यो नेपालीहरूले जीवन संरक्षणका लागि त्यो चौरलाई आफ्नो साक्षी बनाए घोड दौड़ फेसन सो लोसार विभिन्न चाडपर्व मनाउन प्रयोग हुने टुँडी खेलले यसपालि धेरैको ज्यानलाई सुरक्षा दिएको छ नब्बे सालको भुइँचालोमा त्यही टुँडी खेल भाँजा परेको थियो आज यो टुणी खेलले आफ्नो उपस्थिति जनाएको छ बहादुरतापूर्वक तर अचम्मसँग यसपालि नेता व्यापारीका अगाडि प्रहरी र विशेष गरेर यो उद्धार कर्मीको रूपमा खटेका प्रहरीले आफ्नो परिवार आफ्नो जीव जान बलिदान लगाएर साहस देखाएर नेपाल र नेपालीको पहिचान देखाएका छन् विश्व भण्डारी लक्ष्मण बस्नेत जस्ता प्रहरीहरू अहिले चर्चाका केन्द्रमा छन् राष्ट्रिय पुरूषका रूपमा यिनका फोटो सामाजिक सञ्जाल ट्विटर सर्वत्र व्याप्त छ यिनले छ छ दिनसम्म पुरिएर बसेका पेम्बा लामाको ज्यान बचाएका छन् यी महान प्रहरीहरूप्रति साँच्चै नै यो कार्यक्रम चलाउँदै गर्दा वा हामी उज्यालो भवनभित्र बसेर सोच्दै गर्दा यिनका उज्याला अनुहारहरूप्रति यिनकै शैलीमा सलाम गर्न मन लागेको छ प्रकाश श्रेष्ठको स्वरमा मर्यो त्यो जिउँदै जसले बिर्सु देशको माटो बाँचो सधैँ त्यो जसले सम्झो दे राष्ट्रको सेवक यो देश मेरो प्यारो सपनाको स्वर्ग भन्दा जन्मेको आँगन राम्रो राम्रो राष्ट्रको सेवक यो देश मेरो प्यारो सपनाको स्वर्ग भन्दा जन्मेको आँगन राम्रो राम्रो राष्ट्रको सेवक आफ्ना आफ्ना हराएका दिदी भिनाजु आफ्ना आमालाई पनि बिर्सेर सेवा गरिरहेका विश्व भण्डारी र कैयौंको ज्यान बचाउने लक्ष्मण बस्नेत सबै प्रहरीमा फेरि सलाम जुन माटोले मेरो देह बन्यो जुन माटोले मेरो देह बन्यो त्यही माटोमा केही त गर्छु जननीको स्तनको भारा बलपाखुरीले तिर्छु तिर्छु राष्ट्रको सेवक यो देश मेरो प्यारो सपनाको स्वर्ग भन्दा जन्मेको आँगन राम्रो राम्रो राष्ट्रको सेवक राष्ट्रको सेवक यो देश मेरो प्यारो सपनाको स्वर्ग भन्दा जन्मेको आँगन राम्रो राम्रो राष्ट्रको सेवक यो देश मेरो प्यारो सपना तो स्वर्ग भन्दा जन्मेको आँगन राम्रो राम्रो राष्ट्रको सेवक राष्ट्रका सेवकले यो देश मात्र होइन हाम्रा राष्ट्रका सेवकहरूले हाम्रा बहादुरहरूले भारतको कैयौं सिमाना पनि बचाएको छ कारगिलको लड़ाईमा कैयौं सुब्बा कैयौं गुरूङ कैयौं मगरले आफ्नो बलिदान दिएका छन् बेलायतको सत्तालाई टिकाउन कैयौं गोर्खा गोर्खाले आफ्नो ज्यान दिएका छन् अर्जेन्टिनामा हाहाकार मचिँदा त्यो टापुमा त्यो मैदानमा मर्ने गोर्खाली सैनिक नै थिए संसारको रक्षा गर्न सक्ने गोर्खालीले यति बेला आफ्नो देशको लागि आफै गर्न सक्छ भन्ने उधार्ने काम गरिरहेको बेला फेरि एकपटक यी सलामी शब्दहरू चढ़ाउँदै आजको अजर अमर गीतहरूमा हामी नेपाली कलाकारको आवाजमा नेपालकै गुणगानमा बनेका गीतका प्रसंगमा आज अरूणा लामा बच्चु कैलाश नारायण गोपाल गोपाल पुष्प नेपाली कमला श्रेष्ठ धर्मराज थापाका गीतबाट कुराकानीलाई जोड्नेछौ तर हाम्रो ट्वीटरमा हामीलाई मेन्शन गर्नुभएको छ सुभाषजीले धना पौडेले लेख्नुभएको छ आफ्नो घर परिवार नभनी अब रात्र सेवामा जुट्ने सेना र प्रहरीलाई सलाम भनेर त्यसै गरिकन नेपाली पोइटले लेख्नु भएको छ उज्यालो सुन्दै र धना पौडेले लेख्नु भएको छ हाम्रा छोराछोरीको लागि पनि धरहरा कथा भयो अब भनेर धेरै प्रसंगमा अब नेपाली नेपालीकै रूपमा जाग जागेका छन् तर कहिलेकाहीँ नेपाली नेपालीका बीचमा फाटो ल्याउने अरू कोही नभइकन विदेशी नै हुन्छ अरू कोही नभइकन विदेशी संचार माध्यम नै हुन्छ र यस्ता बेला हामी सजग र सतर्क हुन धेरै जरूरी छ हामीले परिवर्तनका नाममा धेरै नेताको अनुहारलाई रंगायौं हामीले परिवर्तनका नाममा धेरै नेतालाई भगवान भन्दा माथि राख्यौं तर कहिलेकाहीँ तिनै नेताले हामीमाथि छोटा छोटा खेल खेलेको बेला यस्ता बेला हाम्रा सेनाले हाम्रा प्रहरीले हाम्रा विद्यार्थीले गरेको अहम भूमिकाप्रति हामी गर्व गर्नुपर्ने हुन्छ धरहराबाट ज्यान जोगाएकी बबिताले एउटा ट्याक्सी चालकको बयान गरेको प्रसंग कति रोचक छ ट्याक्सी चालकले अरू बेला ठग्थे होला त्यस्तो आपतको बेला मलाई ठगेन यो एउटा ट्याक्सी चालकबाट लाखौं ट्याक्सी चालकले अब सिक्न सक्नुपर्छ र यो राज्य र यो माटो र यो नेपालीपन हामीभित्र जीवित रहनुपर्छ यही कामना गर्दै अरूणा लामाको स्वरमा गोपाल गोपालञ्जनको शब्द र संगीतमा यो गीत चिन्ता र पीरका बीचमा पनि हामीले धेरै मान्छेहरूलाई यही शुभकामना दिइरहेका छौं तपाईँ जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ स्वस्थ रहनुहोस् र भगवान परमपिताको तपाईँमाथि कृपा रहोस् हाम्रो फेसबुकमा हामीलाई राजेश्वर उदयले लेख्नु भएको छ अजर अमर गीतहरूको कार्यक्रम प्रकाश दाजुले अकल्पनीय प्रस्तुति हुनेछ भन्ने आशा गरेको छु पटक पटक एकै गीत सम्झेको छु ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् सृष्टिको फूल कसरी लतारिस नारायण गोपालको स्वर र महाकवि देवकोटाको रचना शताब्दीकै ठूलो महाभूकम्प प्राकृतिक विपत्तिको कारण आकाशलाई छाना धरतीलाई ओछ्यान बनाई दिनरात बिताउन बाध्य भएका छौं हामी नेपालीहरू प्राकृतिक विपत्ति विनाशकारी महाभूकम्पले गरेको ऐतिहासिक तथा पुरातात्विक धार्मिक तथा सांस्कृतिक धरोहर एकपछि अर्कोको अस्तित्व नै मेटिने गरी भएको क्षति र हजारौं सुयोग्य नेपालीहरूको मृत्यु भएको देख्दा सुन्दा कहिल्यै बिर्सन नसकिने गरी जीवनभरको लागि पीड़ा भयो आँखाबाट आँसु रसायो अब कसरी हाम्रो भावी पीढ़ीलाई यी सम्पत्तिबारे बताउने चिन्ता लाग्यो बेसरी अति अकल्पनीय भयावह घटना घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना दिवंगत सम्पूर्णको आत्माको चिर शान्तिको कामना भनेर राजेश्वर उदयले लेख्नु भएको छ त्यसै गरिकन दर्जेमान झा उपाध्यायले हाम्रो ट्विटरमा हामीलाई मेन्सन गर्नुभएको छ विदेशी भूमिमा परेड खेल्दा मनमा यही गीत गुन्जन्थ्यो म राष्ट्रको सेवक न त मस्तक अनि गर्वित छौ हाम्रा प्रहरी सेनाप्रति सोहन लेख्नुहुन्छ गजबको राष्ट्रिय भावले भरिएका संगीत र रातको दुई हुन लाग्यो तर कार्यक्रम नसकाई सोध्न मन लागेन भनेर सोहनले लेख्नु भएको छ उहाँ विदेशमा कतै हुनुहुन्छ त्यसै गरिकन जीवा लामी छानीलाई हामीलाई मेन्सन गर्नुभएको छ खेतान समूहद्वारा दस करोड़ सहयोगको समाचारका बारेमा तपाईसँग पैसा छ तपाईसँग सम्पत्ति छ वा तपाई नेपालको चर्चित व्यक्तित्व हुनुहुन्छ तपाईँको एक कदमले धेरै ठूलो परिवर्तन आउँछ तपाईँको एक कदमले तपाईँको एक मुस्कानको लहरले एउटा बालकको जीवन जोगिन्छ अहिले मेलम्चीको आकाशमा कुनै हवाईजहाज उड्यो भने राहतको सामग्री आयो कि वा कुनै पाल पो खस्ने हो कि भनेर प्रार्थनाका माथि देखिन्छन् देश त कहिल्यै पनि कमजोर थिएन आश धेरै हामीले नेताबाट गर्यौं त्यही हामी मार खायौं तर अहिले जो जससँग जस्तो सामर्थ्य छ काठमाडौँ उपत्यकाकै पुराना दुई शहर खोकना र बुगमती एकदमै अस्वस्थ अवस्थामा छ वा किर्तिपुर वा मेलम्ची वा भक्तपुर कहीँ पनि यहाँले आफ्नो किसिमको सहयोग गर्न चाहनुहुन्छ भने अवश्य पनि यो सुवर्ण मौका हो र यो तपाईँको जीवनको एउटा ठूलो उपलब्धि हुनेछ यहाँले पुलचोकमा रहेको नेपाल इन्जिनियरिङ एसोसिएशनको यो सहायता सँग सम्बद्ध संस्थासँग मिलेर पनि गर्न सक्नुहुन्छ वा अन्य किसिमबाट पनि यति बेला साँच्चै तपाईँभित्र जागेको यो भावनालाई यो यसलाई मूर्त रूप दिन आग्रह गर्न चाहन्छु र मैले हिजोदेखि व्यक्तिगत रूपमा नेपालका धेरै चर्चित व्यक्तित्वहरू जो जसले आफूलाई संचारमा अखबारमा आफ्नो अनुहार छापिँदा राष्ट्रिय व्यक्तित्वको रूपमा पहिचान गरिरहेका हुन् ती सबैलाई आग्रह गरेको छु र भनेको छु यो बेला तपाईँहरू नै उठ्नुपर्छ चाहे तपाईँ चौधरी होस् चाहे खेतान चाहे अग्रवाल चाहे गोल्छा चाहे राणा चाहे शमशेर चाहे ठकुरी कुनै पनि जाति अहिले नेपालीले नेपाली भएर आफ्नो पहिचान देखाउन जरूरी छ एकजना विदेशी भन्दै थिए मैले भक्तपुरमा जस्तो एकता देखेँ वा काठमाडौँमा जस्तो नेपाली नेपाली मिलेर सक्रिय भएर काम गरिरहेको देखे यो साँच्चै नै नेपालीमा भएको स्नेह र सद्भावको अनुपम नमूना हो यो नेपालीपनलाई जोगाउन जरूरी छ हामीलाई फेरि एकपटक राजनीतिले बिगारे पनि धर्मले बिगारे पनि वा नक्कलीकरणका नाममा संस्कृतिका नाममा हामी बिग्रिए पनि यति बेला हामीलाई नेपाली हुनुको पहिचान देखा परेको छ बच्चु कैलाशको स्वर सम्बुजितको संगीत यादव खरेलको शब्दमा यो एउटा गीत la la la la la la la la la के भनु म कसो गरी परे के भनु म कसो गरी परे मोहिनीको माया जालैमा बोलाइरहने टोलाइरहने बोलाइरहने टोलाइरहने त्यो आँखाको निर आलैमा के भन म कसो गरी परे मोहिनीको माया जालैमा सबै कस्तो परि जस्तो दन्तै लहर खोली हाँस्दा फुले फुले उनको गालैमा रूपै कस्तो परि जस्तो दन्तै लहर खोली हाँस्दा फुले फुले उनको गालैमा डुबे म त निज तलैमा ए डुबे म त तलैमा लडुबे म त तलैमा के भनौँ म कसो गरी परे मोहिनीको माया जालैमा माया बस्यो दिलै फस्यो आफ्नै मनाउने दिउ कि उनले लाउने जुही मालैमा माया बस्यो दिलै फस्यो आफ्नै मनाउने दुखी उनले लाउने जुही मालैमा डुबे म त नयन तलैमा ए डुबे म त नयन तलैमा ल डुबे म त नयन तलैमा के भनौँ म कसो गरी परे के भनौँ म कसो गरी परे मोहिनीको माया जालैमा बोलाइरहने टोलाइरहने बोलाइरहने रहने त्यो आँखाको निर के भनौँ म कसो गरी परे मोहिनीको माया जालैमा Mm-hmm. गायक बच्चु कैलाशको यो अप्राप्य गीत यादव खरेलको शब्दमा बच्चु कैलाशको घाँटी अस्वस्थ भइसकेपछि गाइएको यो चलचित्रको लागि गाइएको अन्तिम गीत थियो यसपछि मात्र उनले सुनिल देउजाका दुई गीत शक्ति बल्लभको संगीतमा गाएका थिए बच्चु कैलाशले नेपाली चलचित्र मनको बाँध मनोकामना र यो चलचित्र प्रेमपिण्डका लागि गाएका थिए यो गीत फिल्मका लागि रिलिज हुन सकेन बुटोलबाट रमेश पाण्डेले लेख्नु भएको छ हाम्रो ट्विटरमा पुलिसलाई डन्ठे आर्मीलाई बोका भने घृणा गर्ने हाम्रो नेपाली समाज विपदको बेला तिनै डन्ठे र बोकाहरूलाई भगवान सर मान्न थालेका छन् यो अत्यन्त सरिदय भाषामा वा नेपालीले आफ्नो भाषा परिवर्तन गरेको स्थितिमा रमेश पाण्डेको यो पंक्तिले मलाई झल्यास याद दिलायो तीन दिन अगाडिको कुनै एउटा सामाजिक सञ्जालमा लेखिएको टिप्पणीका बारेमा गायक र पछि आएर उद्योगपति भएका विनोद चौधरी खरबपति भएको समाचार विश्वव्यापी हुँदा गर्व गर्ने त्यो परिवारले अब साँच्चै नै यो भूकम्प पीड़ितका लागि केही गर्नुपर्छ भनेर लेखिएको स्ट्याटस पढेको केही घण्टापछि उनका छोरा निर्वाणले प्रतिक्रिया व्यक्त गरे र साँच्चै नै ती परिवार पनि अब चाउचाउ बाँड्नमा र अन्य काममा सक्रिय भएर देखा परेका छन् यसै गरिकन कलाकारहरू वा चलचित्र कलाकारहरू विशेष गरेर खेलाड़ीहरू जसलाई संरक्षण दिन सरकारले पञ्चायतकालदेखि नै सिमेन्टीको बोराबाट सिमेन्टको बोराबाट करको रकम सहित उनलाई खेलकुदको विकास गर्नका निम्ति योगदान पुर्याएको इतिहास पाइन्छ ती खेलाड़ीहरू अब जुर्मुराउनुपर्छ ती कलाकारहरू जसको हाँसो आँसु वा अभिनय हेर्न नेपाली जनताले कैयौं कर तिरेका छन् कैयौं रकम तिरेका छन् ती कलाकार अब मैदानमा आउनुपर्छ यो सधैँ वा वा र भावनाका प्रसंगले मात्र हुँदैन नेपालमा कैयौं हिन्दी फिल्म सुटिङ गर्न आउँदा तीनै हिन्दी फिल्मका गीतहरूले कृष्ण मन्दिर कार्तिक नाच नाच्ने त्यो मंगल बजारको रंगमंच वा हनुमान रोखाको त्यो परिसर वा बसन्तपुर देखाएर कैयौं हिन्दी फिल्मले लाखौं करोड़ कमाउँछन् तर त्यही हिन्दुस्तानको टीभी च्यानलले फेरि यस्तै भूकम्पका बेला यस्तै दरबार हत्याकाण्डका बेला वा यस्तै ऋतिक रोशनका नानाथरी नाटकका बेला नेपाललाई तर्साइरहन्छ अफवाहले अविश्वसनीय खबरले र कहिलेकाहीँ हिन्दी टेलिभिजनका च्यानलहरू हामीले आफै पनि बन्द गर्नुपर्ने वा नहेर्नुपर्ने अवस्था आउँछ हरेक शासकले अन्तिम पटकमा भाषणको अन्तिम पटकमा श्री पशुपतनाथले कल्याण गरून् भने जस्तै यसपालि पनि पशुपतनाथले कल्याण गरेकै हो भूकम्प शनिबारको दिन आउनु त्यो पनि दिउँसो आउनु र मान्छे जागेकै बेला आउनुले कैयौं हताहत हुनबाट वा कैयौं दुर्घटनाबाट अझै पनि मान्छे बचेका छन् र त्यो भूकम्प शनिबार नभएर अरू कुनै दिन भइदिएको भए वा त्यो भूकम्प मध्यरातमा भइदिएको भए हामीले अझै योभन्दा बढी ठूलो क्षति बेहोर्नुपर्ने हुन्थ्यो र त्यो महाभूकम्प आउँदैछ भनेर दुई हजार सन् दुई हजार भन्दा अगाडिदेखि नै काठमाण्डु ट्वेन्टी ट्वेन्टी वा टू थाउजन्ड टुवेल्भ जस्ता प्रोजेक्टहरू चलाउँदै आएका कयौं संस्थाले विशाल भवनहरू नबनाउन वा यस्ता विशाल विशाल अपार्टमेन्टहरू नबनाउन कयौं पटक आग्रह गर्दा पनि नसुन्ने ती व्यापारीहरूले ती उद्यमीहरूले आज यो संकट निम्त्याउनमा संकट देख्नुमा एउटा चेतना त भएकै हुनुपर्छ अहिले पनि काठमाडौँको बाटोमा हिँड्दै गर्दा ठूल्ठूला भवनहरूमा भाँजा परेको देख्दा यी भवनहरू बन्नै पर्ने थियो त एउटा प्रश्न हुन्छ यो संसार रच्ने ईश्वर पनि अब निस्तब्ध भएका छन् हामी किन यति विघ्न पैसामुखी किन यति विघ्न हामी नाफामुखी हुँदै गयौं यसपालि हामीलाई झकझकाएको छ ईश्वरप्रति प्रणाम गर्दै ईश्वरप्रति प्रश्न गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको शब्द स्वर सम्राट नारायण गोपालको संगीत स्वर सम्राट नारायण गोपाल र कमला श्रेष्ठको स्वरमा यो गीत ईश्वर आमा बसिन मुना म बसिना बसिन पर्दाले ढाक्यो पर्दाले छेक्यो हे दिदी मलाई मरुने छैन गएर भोलि भेटुला तिनीलाई हेर्दै पर्दा चाँडै नै उठा धन्य छ तलाई दैव पर्दा नै उठा धन्य छ तलाई प्रस्तुत गीतका बारेमा गायिका रश्मि माते लेख्नुहुन्छ मुना मदनको यो गीत नारायण गोपालको फिलिङ्सले जहिले नै आँखा रसाउँछ राहत वितरणकै प्रसंगमा श्याम प्रसादजीले लेख्नु भएको छ राहत वितरणको प्रसंगमा राजनीतिक पार्टीले लमजुङमा पुगेको राहतलाई रोकिएको अवस्था रहेछ लमजुङ जिल्लामा राहत सर्वदलीय राजनीतिक संयन्त्रले रोकेर राखे भनेर उहाँले गुनासो गर्नुभएको छ कति हुन्छ यो राजनीति पीड़ामा पनि र उहाँले राजनीतिमा हुने पीड़ाप्रति आपत्ति जनाउँदै साभार गर्नुभएको छ यस्तै घटनाले एउटा राजनीतिज्ञको भक्तपुरमा हत्या भएको थियो दुई सालमा र यो इतिहासहरू बारम्बार दोहोरिरहनुहुन्न इतिहास गलत किसिमले दोहोरिनु दुःखदायी कुरा हो यसलाई यसबाट नेपाली राजनीतिक पार्टीहरू सचेत हुन जरूरी छ आपतमा संकटमा यस्ता कुराहरूबाट पन्छिनु पर्ने हुन्छ र सघाउनु नै ठूलो उल्लेखनीय कुरा हुन्छ हेल्प टु नेपाल लेख्नुहुन्छ हाम्रा मित्रले कसरी खायो आगोली दिदी कमलको शरीर धरहरामा घुम्न गएका नवविवाहित पति पत्नी निशान्त खड्गा र उनकी पत्नीको सँगै अंगालो हालेर निधन भएको छ धरहरा साँच्चै अब एउटा प्रेमको प्रतीक भएको छ ताजमहल एक सहनशाहले आफ्नो प्रेमिका वा पत्नीको लागि बनाएका थिए भने धरहरा धेरै प्रेमी प्रेमिकाको स्मारक बन्न पुगेको छ धरहराबाट काठमाण्डुलाई मायाले हेर्ने कैयौं व्यक्तिहरूको बलिदान भएको छ हामी कुनै मान्छे मोटरले किचेर मर्यौं भने पनि शहीदको घोषणा गर्छौं तर आज देशमा कैयौं मान्छे विश्व सम्पदाका सूची वा विश्व सम्पदाका कृति हेर्न गएर शहीद भएका छन् यो देशलाई हामीले यति विघ्न दुःखदायी अवस्थामा भोग्नु परेको पहिलो पटक हो तर यस्तो दुःखको अवस्थामा पनि हाम्रा बहादुर प्रहरी सेनाले आज देशलाई साथ दिइरहेको साहस दिइरहेको र तिनकै भाखामा यो गीत पुष्प नेपाली र गोपालनको स्वरमा मर गए रेली माए तय बाखै काखै मा बाचुन जल रेली माए तारी आखै मा मर गए रेली माए तय बाखै काखै मा बाचुन जल रेली माए तारी आखै मा लाग्यो लौधन पाक्यो सबैको बारीमा मङ्सिर लाग्यो लौधन पाक्यो सबैको बारीमा घरमा हुँदै मन डुल्थ्यो यहाँ हुँदा घरैमा नहुँदा घरैमा रेलीमाई दैवाकै काखैमा आँखैमा प्राविधिक मित्र सन्दीपका साथमा मलाई पनि बिदा दिनुहोस् भिचा बालक हुँदा जवान हुन मलाई मन पर्थ्यो ए बालक हुँदा जवान हुन मलाई मन पर्थ्यो ए जवान भए तरुणीको खसम हुन मन पर्यो खसम हुन मन पर्यो माइदै रेली माइदै बाकै काखैमा पाचुन्ज रेली माइकारी खै आखैमा मारिदै रेली माइदै बाकै काखैमा पाचुन्ज रेली प्यारी खै आखैमा कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज